नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल बेकको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थोप्लो चार मेघाडसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुटमा कुखुराको मासुको मूल्य घट्यो कृषकले पालेको कुखुराले बजार पाएन मजुवाफातमा शनिबार साँझ लागि हुँदा करिब पचास हजार बराबरको क्षति बागलुङमा बन्दाबन्दी लकडाउन गर्न उद्योग वाणिज्य संघ बागलुङको आग्रह मध्य मध्यपाडी लोकमार्गमा उस्तै शास्ति के बर्खा के हिउँद र बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा श्रद्धाञ्जली सभा सम्पन्न दुली भागी भगौडा जे पायो त्यही गहना ल्याएर आएपछि दुलाई नि त मलाई लैजाने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 समयसम्म भएको लकडाउनको कारण विभिन्न पेसा व्यवसाय धरापमा पर्दा कतिपय व्यवसाय पेसा छोड्न नै बाध्य भएका छन् व्यवसाय छोड्न नसकेका व्यवसाय पनि आफूले खरिद गरेको मूल्यभन्दा घाटा खा खाएर कम मूल्यमा सामान बिक्री गर्न बाध्य भएका छन् कोरोना संक्रमणको असर जुनसुकै व्यवसायमा पनि परिरहेको बेला गलकुटका कुखुरा व्यवसायमा पनि पर्न गएको छ कोरोना संक्रमणका कारण गत चैत एघार गतेदेखि सरकारले लकडाउन घोषणा गरेसँगै पूर्ण रूपमा बजन बजार बन्द हुनु होटल रेस्टुरेन्ट पनि बन्द हुनु मानिसको आवजात बन्द हुनु बजारमा बस्ने मानिस पनि गाउँ गाउँमा फर्किएका कारण विभिन्न व्यापार व्यवसाय ठप्प हुँदा विभिन्न पेसा व्यवसाय गर्ने मानिसहरू मर्कामा परेका छन् लकडाउनले गर्दा एकातिर कृषकले खेतबारीमा लगाएको तरकारीले उचित मूल्य नपाउँदा तरकारी खेतबारीमै कुहिएर गयो भने अर्कोतिर व्यावसायिक रूपमा कुखुरा पालेका कुखुरा व्यवसाय समेत मर्कामा परेका छन् लकडाउनले कतिपय सर केन्द्रित भएकाहरूलाई गाउँ फर्कायो भने कतिपय व्यक्तिलाई विभिन्न पेसा व्यवसायमा आबद्ध भई आत्मनिर्भर बन्न समेत सिकायो लकडाउन पछि विभिन्न पेसा व्यवसाय गरेकाहरू पनि यति बेला आफ्नो उत्पादनले बजार नपाउँदा चिन्तित भएका छन् लकडाउन यता गलकोटमा व्यावसायिक रूपमा कुखुरा पालन गर्ने कृषकहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ गलकोटको अधिकांश गाउँमा यति बेला लोकल सँगै विभिन्न प्रजातिका कुखुराहरू व्यावसायिक रूपमा पाल्ने गरेको पाइन्छ कुखुरा पालन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि कुखुरा व्यवसायले व्यावसायिकले उत्पादन गरेको कुखुराले भने उचित बजार पाउन नसकेको गलकुत नगरपालिका वडा नम्बर आठ काँडेबाज झारमौराका कुखुरा व्यावसायिक हिरा केसीले बताउनुभयो कुखुरा पालनबाटै मन ज्ञानदानी गर्न सकिन्छ भन्ने सोचेर केही कुखुरा पालन व्यवसाय गर्नुभएका केसीले कुखुराले बजार न आफू निराश भएको बताउनुहुन्छ फलखाने आजसम्म बिरुवा रोपियो तर फलेको फल राम्रोसँग पाकिसक्दा पनि फल खाने कोही नभएपछि आफूले कुखुरामा गरेको लगानी नै यति नै दोब्ने हो कि हो कि डुब्ने भयो केसीले भन्नुभयो कुखुराबाट आशा त धेरै गरेको थिए तर सोचे जस्तो भएन कुखुराबाटै धेरै घाटा बेहोर्नु पर्ने परेको छ यो समस्या केही केसीको मात्रै होइन गलकोटका अधिकांश कुखुरा पालक व्यवसायहरूको हो केही समय पहिले कुखुरा पालन व्यवसायबाट मनज्ञ आमदानी गर्दै आउनुभएका पछुवाकै अशोक कडेल इन्द्र बस्नेत झारमौरोका मोहन बस्नेतले कोरोना लामो समयको लकडाउनका कारण अहि पहिलेको तुलनामा कुखुरा र मासु बिक्री नभएको र मुस्किलले बिक्री हुँदा पनि आफूले खरिद गरेको भन्दा कम मूल्यमा बेच्नु परेको गुनासो गर्नुभयो कोरोनाका कारण सरकारले गत चैत एघार गतिदेखि लकडाउन सुरु सुरु गरेसँगै गलकोटका अधिकांश मानिस कृषितर्फ आकर्षित भइरहेकै बेला गलकोटका गाउँ गाउँका कृषकहरूले फुर्सदको समयमा आफूले मासु खानको लागि घर घरमा कुखुरा पाल्न थालेकोले कुखुरा पाल्नेको सङ्ख्या बढ्दै गए गइरहेको छ कुखुराको मासु किन्ने मानिसको सङ्ख्या घटेकाले पनि व्यापारमा कमी आएको कुखुरा पालन व्यवसायसँगै फ्रेस हाउस सञ्चालन गर्दै आउनुभएका व्यवसाय अशोक कडेलले बताउनुभयो पहिले पचुवा झारमौरासँगै छिमेकी गाउँ लगायत गलकुटको मुख्य बजार हटिया र अन्य बजारमा बिक्री हुँदै आइरहेको ब्रोइलर जातको कुखुरा करिब पैँचालिस दिनमा मासु खानको लागि योग्य भए तापनि अहिले तीन महिनासम्म पनि बिक्री नभएको उहाँको भनाइ छ पहिले कुखुरा करिब दुईदेखि तिन किलोसम्मको हुँदा बेचिन्थ्यो अहिले त फमा सात किलोसम्मको कुखुरा हुँदा पनि बिक्री भएको छैन अझै कति किलोको हुने हो थाहा छैन बिक्री हुँदैन के गर्ने उहाँले भन्नुभयो घरमै काटेर खाऊ भने पनि कति खाने यस्तै छ अहिलेको कुखुराको व्यापार चार वर्ष अघि हटिया बजारबाट कुखुराको चल्ला ल्याई करिब दुई रोपनी जग्गामा फर्म निर्माण गरी व्यवसाय सुरु गर्नुभएको कडेलको फर्ममा अहिले तिन सय ब्रोइलर जातको कुखुरा रहेका छन् लकडाउन हुनुभन्दा पहिलेसम्म त कुखुरा किन्नेको लर्को नै लाग्ने गर्थ्यो चाहिए जति कुखुरा पुर्याउन मुस्किल भएकाले कुखुरा पाइँदैन कि भनेर दस दिन पहिलेदेखि नै बुकिङ गरेर लैजान्थे अहिले त आधा पनि बिक्री भएको छैन अर्का व्यवसायी इन्द्र बस्नेतले भन्नुभयो अहिले त कुखुरा पा फालाफाल छ पहिले कुखुरा किन्नेको लागि खोसाखोस गरे तापनि अहिले भने महिनामा करिब दुई सय कुखुरा बिक्री हुन पनि मुस्किल छ तिन वर्ष अघि करिब दुई रोपनी जग्गामा पचास हजारको लागतमा फर्म निर्माण गरी व्यवसाय सञ्चालन गर्नुभएका बस्नेतको फर्ममा अहिले करिब तिन सय ब्रोइलर जातका कुखुरा रहेका छन् कुखुरा पालनका लागि आवश्यक पर्ने चल्ला र दाना खरिद गर्नको लागि महिनामा करिब दुई लाख बज खर्च गर्नु परे पनि आफूले गरेको लगानीसम्म न पनि नउठेको बस्नेतले बताउनु पर्यो समयमै कुखुरा बिक्री नहुँदा कुखुराको जति उमेर बढ्दै जान्छ उति नै बढी मात्रामा दाना पनि खर्च हुँदै जाने र उमेर बढ्दै गएपछि कुखुराको तौल पनि नबढ्ने भएकोले घाटा बेहोर्नु परेको उहाँको भनाइ छ कोरोनाको त्रासले पछिल्लो समय होटल रेस्टुरेन्ट पनिहरू सहज रूपमा सञ्चालनमा नआउनु र होटलमा बास बस्ने पाहुनाहरू समेत नआउँदा त्यति धेरै मासु किन्न नपरेको होटल व्यवसायहरू बताउँछन् होटल तथा रेस्टुरेन्टहरूमा पनि मासु बिक्री हुन छोडेपछि एक केजीको जिउँदो कुखुरालाई तिन सयमा बेच्ने गरे पनि अहिले भने आडा मूल्यमा घाता खाएर एक सय साठीमा बेच्दा समेत कुखुरा नबिकेको कुखुरा व्यवसायहरूले गुनासो गरेका छन् कोरोना संक्रमण फैलिनुभन्दा अघिका दिनसम्म चार सयमा बेच्ने गरेको कुखुराको मासुलाई अहिले भने बजारमा दुई सय पचासमा बिक्री हुने तिन सय पचासमा बिक्री हुने गरेको छ गलकुट नगरपालिका वार्ड नम्बर छ मजुवा फाँटमा गैराती लागि हुँदा करिब पचास हजार बराबरको क्षति भएको छ शनिबार साँझ करिब छ बजेको समयमा स्थानीय बालसिंह चुखालको परालको टौवामा लागि हुँदा करिब पचास हजार बराबरको क्षति भएको स्थानीय हर्क पाण्डेले जानकारी दिनुभयो आगो के कारणले र कसले लगाएको भन्ने खुल्न सकेको छैन आगो प्रहरी चौकी हटिया र स्थानीयको सक्रियतामा निभाइएको थियो परालको टौवा नजिकै विद्युतको तार र घरहरू समेत नजिक भएको र समय समयमै आगो नियन्त्रण गरिएकोले ठुलो ठुलो दुर्घटना हुनबाट बचेको स्थानीयको भनाइ छ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 बागलुङ बजारका केही व्यवसायी राजनीतिक कर्मी कर्मचारी जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण देखिएपछि उद्योग वाणिज्य संघले चौध दिन बन्दाबन्दी लकडाउनका लागि स्थानीय प्रशासन र बागलुङ नगरपालिकाले अनुरोध गरेको छ आइतबार बिहान बसेको संघको बैठकले बजारभित्र रहेकाहरूबाट समुदायमा थप संक्रमण फैलिन सक्ने अवस्था रहेको भन्दै बन्दाबन्दीको लागि अनुरोध गरेको हो बैंक तथा वित्तीय संस्था सार्वजनिक यातायात सरकारी तथा गैर सरकारी संस्था सबै बन्द गर्ने अवस्था आएमा समुदायमा संक्रमण थप फैलिन नदिनको लागि आफूहरू व्यवसाय बन्द गर्न तयार रहेको संघका महासचिव नरेश कडेलले बताउनुभयो व्यवसाय मात्रै बन्द गरेर कुनै अर्थ हुँदैन सबै क्षेत्र चौध दिन बन्द गरौ भनेर अनुरोध गरेका छौँ कडेलले भन्नुभयो भयावह अवस्था आउन नदिनको लागि जिम्मेवार बनाओस् भन्ने हो संघले जिल्ला प्रशासन र नगरपालिकाले पत्रचार गरिसकेको छ सङ्घ प्रदेश सरकारको नीति बन्दाबन्दी गर्ने भन्ने छैन पाक्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो व्यवसायहरू बन्दाबन्दीको पक्षमा रहेकाले विकल्पको विषयमा छलफल भइरहेको छ पछिल्लो समय कोरोना पुष्टि भएर होम आइसोलेसनमा रहेका मध्ये पच्चिसजना भन्दा बढी बजारभित्रकै व्यवसाय राजनीतिक कर्मी कर्मचारी जनप्रतिनिधि र पत्रकार रहेका छन् उनीहरूका सम्पर्कमा आएकाहरू धेरै व्यक्तिको पिसिआर परीक्षणको लागि पठाइएको छ जिल्लाका दस स्थानीय तहमध्ये बागलुङ नगरमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् बजार क्षेत्रमा आउजाउ समेत धेरै भएकाले नगर क्षेत्रमा बन्दाबन्दी गर्न व्यवसायहरूले माग गरेका हुन् कालोपत्री हुन नसकेको राष्ट्रिय गौरवको आयोजनामा मध्यपाडली लोक पुष्पला लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात के हिउँद यात्रुलाई शास्ति उस्तै रहेको छ बर्खामा हिलामे लोकमार्ग हिउँद लाग्दा साथ धुलामे भएको छ बर्खामा हिलोका कारण शास्ति खेप्दै आएको यात्रुले हिउँदमा धुलोको कारण शास्ति खेप्दै आएका छन् ट्र्याक खोलेको बिस वर्ष बितिसक्दा समेत कालोपत्रे हुन नसक्दा मध्यपाडी लोकमार्गको बिजोग भएको छ बर्खामा पानीले गराएका खाल्डा खुल्टी समेत नपुर्दा हिउँदमा धुलोसँगै यात्रा गर्न कठिन भएको छ भने धुलोले मध्यपाडी लोकमार्ग क्षेत्रका स्थानीय समेत साथी खेप्दै आएको बागलुङ नगरपालिका वार्ड नम्बर तिन खरेका खरी निवासी जङ्गबहादुर कार्कीले गुनासो गर्नुभयो घर अगाडि राष्ट्रिय गौरवको आयोजनाको सडक हुँदा गर्व लाग्नु पर्ने हो कार्कीले भन्नुभयो सडक आएको बिस वर्ष नाग्यो कालोपत्री हुने भनेको समेत दस वर्ष बित्न थाल्यो बर्खामा हिलामे टेक्नै नमिल्ने हुन्छ अहिले धुलो उठेर घर नदेखिने हुन्छ कति समय सडकमा पानी छर्केर बस्ने हो वर्षातका कारण सडक हिलामे भइरहने मध्यपाडे पुष्पला लोकमार्गको बाग्लुङ घोडाबादी खण्ड हिलामे र अहिले धुलामे हुँदा यात्रुहरूले सास्ती खेप्न बाध्य भएका हुन् राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपाडी लोकमार्ग आयोजना समयमा अकालपत्य हुन नसक्दा बर्खायाममा हिलामे र सुक्खायाममा धुलामे भएर हिँड्नुपर्ने बाध्यता छ मध्यपाडी पुष्पला लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्री भइसक्दा समेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अल्पत्र अवस्थामा छ बरसातभर हिमालय भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरूले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटो सहितको ग्राभेलका कारण धुलामे भएर साथी खेप्नु परेको यात्रु कुबीरबहादुर छेत्रीले बताउनुभयो जिल्ला सदरमुकामसँग जोडिएको घोडाबारीसम्मको पच्चिस किलोमिटर सडक ठेकेदारको चरम लापरवाही लापरवाहीका कारण कालोपत्र नहुँदा हिउँदको समयमा समेत साथी खेप्नु परेको हो निर्माण सुरु भएको दुई दशक बितिसक्दा समेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् पछिल्लो समय अचेतिक घोडाबादी खण्डमा कालोपत्री गर्नका लागि सामान्य काम भए पनि तल्लो खण्डले तीव्रता पाउन सकेको छैन नेपालको पूर्व पश्चिम जोड्ने पहाडी मार्गको रूपमा रहेको मध्य पहाडी लोकमार्गको बागुन घोडाबादी खण्डको दुई हजार छ्यात्तर कार्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी दुई हजार त्रिहत्तरमा सम्झौता भएको थियो तर समयमा सम्झौ सम्पन्न नभएपछि ठेकेदारले पहुँचको भरमा पटक पटक म्याद थप गर्दै आएको छ ठेकेदारको लापरवाही र सरकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन् बुर्तिबाङबाट सडसठी किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट पच्चिस किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको सवारी चालक सनबहादुर रोकाले बताउनुभयो सडक जीर्ण र धुलामे छ बर्खामा परेका खाल्डा नपुर्दा सवारी गुडाउने समस्या छ रोकाले भन्नुभयो बाटो कालोपत्री नहुँदा दैनिक जसो सवारी बिग्रने गर्दछ यात्रुलाई भनेको समयमा पुर्याउनै सकिँदैन भर्खयामा सडक तल र माथिबाट पहिरो जाने सडकमा ठुला ठुला खाल्डा पर्ने र हिउँदमा पहिरोले पारेको समस्या र खाल्डा खुल्टीका कारण शास्ति भएको हो पटक पटक आयोजना ठेकेदारलाई ध्यानकर्षण गर्दा समेत लोकमार्ग कालोपत्री हुन नसकेको बागलुङका सङ्घीय सांसद डाक्टर सूर्य पाठकले बताउनुभयो सडकदेखि सदनसम्म कुरा उठाउँदा समेत ठेकेदार नतात्नुको पछाडि केही होला डाक्टर पाठकले भन्नुभयो ठेकेदारलाई कालो सूचीमा राखेर तत्कालै अर्को टेन्डर गर्न आवश्यक छ अल्पत्र बनेको सदरमुकाम बागलुङ बजारदेखि बिउसम्मको तेह्र किलोमिटर सडकको जिम्मा सिद्धि सिद्धिसाई साई कन्स्ट्रक्सन र बेउदेखि घोडाबादेसम्मको सडकको बाह्र किलोमिटर सडकको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको छ अहिले दुवै ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन् ठेकेदारलाई बोलाए काम बोलाए काम गर्न नसक्नुको कारणका बारेमा स्पष्टीकरण लिने मध्यपाडे पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो कुल एक हजार सात सय छत्तर किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय बयालिस किलोमिटर पर्दछ जसमध्ये जम्मा छ्यालिस किलोमिटर मात्रै सडक कालोपत्री गर्न बाँकी रहेको छ बागलुङ उद्योग वाणिज्य सङ्घले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ सङ्घका पूर्व अध्यक्ष रामनारायण श्रेष्ठको असोज उन्तिस गते मृत्यु भएको थियो श्रद्धाञ्जली सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले बागलुङ उद्योग वाणिज्य सङ्घमा स्वर्गीय श्रेष्ठले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो उहाँले स्वर्गीय श्रेष्ठले व्यावसायिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत ठूलो योगदान पुर्याएको भन्दै उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो सङ्घका अध्यक्ष युवराज राज भण्डारीले स्वर्गीय श्रेष्ठले लामो समयसम्म व्यवसायहरूको पक्षमा काम गर्दै आएको र थुप्रै सामाजिक संस्थाहरूमा समेत आबद्ध भएर काम गरेको बताउनुभयो संघका पूर्व अध्यक्ष श्याम श्रेष्ठले उहाँको जीवनीमाथि प्रकाश पार्नु भएको थियो सो अवसरमा स्वर्गीय श्रेष्ठका जय प्रकाश श्रेष्ठले बाबाको सम्झनामा बुबाको सम्झनामा दुई लाख बराबर को रामनारायण श्रेष्ठ कोष स्थापना गर्ने बताउनुभयो स्वर्गीय श्रेष्ठले दुई हजार अडतिसदेखि दुई हजार बयालिससम्म बाग्लुङ अध्यक्ष बाग्लुङ उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गर्नुभएको थियो उहाँ दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा रहेर काम गर्नुभएको थियो श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार सल्लाहकार देव बहादुर श्रेष्ठ वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बुबा बाबु लगायतले मन्तव्य भएको थियो कार्यक्रमको सञ्चालन महासचिव नरेश कडेलले गर्नुभएको थियो यिनै खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोटमा कुखुराको मासुको मूल्य घट्यो कृषकले पालेको कुखुराले बजार पाएन मजुवा फाँटमा शनिबार साँझ लागि हुँदा करिब पचास हजार बराबरको क्षति बागलुङमा बन्दाबन्दी लकडाउन गर्न बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रह मध्यपादी लोकमार्ग उस्तै शास्ति के के बर्खा के हिउँद र बागलुङ उद्योग वाणिज्य सङ्घद्वारा श्रद्धाञ्जली सभा सम्पन्न यिनैविविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साँझ खबर आठ बजे नेपाल दर्पण र सवा नौ बजे नामाको पुनः प्रसारण सुन्न सक्नुहुनेछ हामी स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार